नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी विगत सात श्रृङ्खलादेखि जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै आएका छौं गएको साता हामीले यसको सातौं श्रृङ्खला सुन्यौं सातौं श्रृङ्खलासम्म आइपुग्दा धर्मलाल कसरी भक्तपुरबाट रामेछापसम्म पुगे भन्ने विषयका प्रसंगहरू वाचन गरेर सुनायौं सकसमा अब के हुन्छ सुनौ सकसको आठौं श्रृङ्खला पृष्ठ एक सय अडतिसबाट पछि नेपाल कम्युनिस्ट पार्टीका अनेक गुट भए पहिले ऊ पुष्पलालको समर्थक भयो यो कम्युनिस्ट पार्टी फुट्दा फुट्यो जोड्दा जुट्यो कहिले माले कहिले एमाले कहिले पातलो मसाल कहिले मोटो मसाल कहिले एकता केन्द्र भयो अहिले माओवादी भएपछि र माओवादीको चल्ती बढेपछि निकै सम्पन्न पनि भएको छ पञ्चायती व्यवस्थामा पञ्च पनि भयो हुँदा पनि म कम्युनिस्ट हुँ भन्थ्यो उसका छोराहरू ठुला व्यापारी भएका छन् अस्ति मलाई हेर्न आएका बेला तैँले उसको कुरा सुनिहालिस् भन्थ्यो छोराबुहारीहरू घरमा स्विमिङ पुल नभएर स्विमिङ गर्न दुःख भएको छ भन्छन् म नयाँ ब्याङ्क खोलौँ भन्छु मैले भने माओवादी भएपछि त तिमी निकै सम्पन्न भयो होइन छोराहरूले त कमालै गरेका छन् नि मेरा छोराले के गरेका छन् हाम्रा कति कमरेडहरू खर्बपति छन् कत्रा कत्रा उद्योग धन्दाका मालिक छन् काठमाडौँमा कत्रा कत्रा टावर बनाएका छन् विदेशमा कति लगानी छन् तिमीलाई के थाहा तिमी मलाई चिनेको भएर मेरो देख्छौ तिमीले नदेखेका कति छन् कति के तिमीहरूको आचरण मार्क्सवादी आदर्श अनुरूप छ के सम्पन्नता तिमीहरूको मात्रै पेवा हो महान एङ्गेल सम्पन्न भएकोले नै मार्क्सवादले विश्वव्यापी मान्यता पाएको हो साम्यवादमा जाने बाटो नै पुँजीवाद हो यो हामीले गम्भीर बहस गरेर निकालेको निष्कर्ष हो कम्युनिस्टहरू गरिब हुने जमाना गए पहिले आफू बलियो हुनु नै आजको कम्युनिस्टको मूल रणनीति हो उसले जोससँग भन्यो हेर न कसरी चीन र उत्तर कोरियाले साम्राज्यवादी अमेरिकाको नाकमा दम हालेका छन् नेपालमा पनि एक दिन हाम्रो सपना साकार हुन्छ हाम्रा यतिका नेतामध्ये कोही न कोही किमिल सुङ जस्तो महान बन्छ भन्छ एक दिन नेपाल उत्तर कोरिया जस्तो सफल मुलुक हुन्छ हुन्छ हुन्छ मैले भने नेपाल कम्युनिस्ट पार्टीका सुरुतिरका शक्तिशाली महासचिव केशरजङ रायमाझीले बारम्बार भन्छन् रे संसारका अस्सी देशका प्रमुख कम्युनिस्ट पार्टीका महासचिवहरू अमेरिकी गुप्तचर संस्था सिआइएको तलब खान्छन् त्यो के भनेको उसले खायो कि खाएन रे उसले जङ्गिएर भन्यो त्यो उसकै अनुभव होला मैले भने मुभमेन्ट रिमको केन्द्रीय कार्यालय लन्डनमा छ मङ्गल ग्रहमा के के छ भनेर पत्ता लगाउने अमेरिकाले रिमको कार्यालय र नेतालाई पत्ता लगाउन किन सक्दैन किनभने रिमलाई सिआइएले सञ्चालन गरेको छ बद्रीलालले भन्यो यो सामन्तवादी नकारात्मक सोच हो म तिमीलाई मालेमावाद र प्रचण्ड पथ राम्रोसँग बुझाइदिउँला अनि मात्र तिम्रो दिमागबाट अज्ञानको तुवालो फाट्छ अनि रूप र सारको भेद थाहा पाउँछौ जाऊ पाँच क्लासका बच्चालाई बुझाऊ म भन्थेँ तूने मेरो मन मैले सोधेँ जीवा कलकत्तामा छँदा तपाईँले चाहिँ उनीहरूलाई आफ्ना पुर्खाको कथा भन्नु भएन मैले उबेलाको मन्थली र त्यसका बासिन्दाको कथा भने मलाई पनि सुनाउनुहोस् न त अनि जीवाले भने मन्थलीको उत्तर क्षतिजमा बादलसँग लुकामारी खेल्ने चाँदी जस्ता गौरीशङ्कर र रोलवालिङ श्रृङ्खला छन् तिनकै अन्तरकुन्तरबाट रसाएर बगेको तामाकोशी मन्थली बेसीभन्दा भन्दा स्थल सुनकोसीमा सुनकोशीमा मिसिएर पूर्वतिर लाग्छ अरू खोला कोशीहरूसँग मिसिएपछि सप्तकोशी कहिन्छ मन्तलीको दक्षिणतिर महाभारत र पश्चिमतिर तिमाल डाँडाहरू छन् दक्षिण पश्चिम फर्केका पारिला पाखामा घामको कडा ताप सहने बेल सिमल खैर सतीबयर सिमाली र उत्तर पूर्व फर्केका पाखामा तलतिर साल मासतिर सल्ला र शिरिषका भन्छन् ऋतुअनुसार बदलिने यी वन र वनस्पतिका माझ पातला बस्ती छन् मन्थली पानी ढलोका धेरै गाउँ र थुमहरू मन्थली मध्ये भनेर चिनिन्छन् गाडा हरियो सिरुपाती तामाकोशी उपत्यकाको उत्तर छेउबाट बग्छ मन्थलीघाट तल र माथि आधा कोषको फरकमा दुईटा खोला रन्जोर र सुकाजोर कोसीमा मिसिन्छन् खेतका बीच नाके डाँडी जस्ता दुई तिन सय मिटर अग्ला र एक दुई किलोमिटर लामा माथिबाट होचिँदै आएर फाँटको बिचैमा बिलाएका दुईटा समानान्तर डाँडा छन् अहिलेको रामेसाप जिल्लाका हिमाल र सैलुङ लेकदेखि तिमालका पहाड अत्मारो र गढतीरसम्म उहिलेदेखि बसोबास गरेका जातिहरू छन् हिमाली भेगमा शेर्पा अलि तलका पहाड र अत्मारोमा तामाङ छेत्री बाहुन मगर राई सुनवार थामी आयु नेवार कसाई दमाई कामी सार्की बादी र नदी किनारमा माझीहरूका बस्ती छन् फाटाफुट्टा अरू जाति छन् उचाइका तहैपछि बासिन्दाका अनुहार पहिरन बोलीचाली मर्मिजाजका चलन लवज खाद्य पेय चौतारा माने मन्दिर गाउँ र घरका बनोट जस्ता देखिने कुराहरूको मात्र होइन नदेखिने तर अनुभव गरिने भावनाहरूको पनि बान्की बद्लिन्छ यो वैविध्य अनुपम छ वातावरण प्रकृतिले बनाउँछ त्यसमा मान्छेले गरेको योगदान संस्कृति हुन्छ त्यो मूर्त र अमूर्त दुवै हुन्छ प्रकृति र संस्कृतिको अनुपम वैविध्य सङ्गति सौन्दर्यको नाम नेपाल हो गाउँ बस्ती र मान्छेको मात्रै होइन जलचर थलचर नवचर र वनस्पतिको मात्रै होइन दक्षिणको मैदान बीचको पहाड र उत्तरको हिमालसम्मको वैविध्य सङ्गीतको सौन्दर्यले नै नेपाल विश्वमा अद्वितीय भएको नेपालको कुनै पनि लेख बेसी जस्तै मन्थली पनि यसको सानो नमुना हो कर्मलाल बसाइ आएका बेला मन्थलीमा बिर्ताबार विद्याधर उपाध्याय द्वारे अडै माझी किपटिया धर्मे भोटे सबभन्दा हुने खाने थिए हायुहरू सबभन्दा निम्सरा भए पनि चिरीबोटी हायु अलि खान पुग्ने थिए बिर्ताबार त बिर्ताबार नै भए द्वारे माझी तामाकोसी किनारमा सयौँ मुरी धान फलाउँथे र बेतिनीका धर्मी भोटे यस भेकमा सबभन्दा बढी मकै कोदो फापर जस्ता पाखाबाली उब्जाउँथे सयौँ गाई गोरुका गोठ राखेका थिए खाली हात आएको कर्मलाल नेवार पनि खान पुग्ने भएका थिए आर्थिक सामाजिक स्तर निकै फरक भए पनि उनी सबैका प्रिय भए सवाल आर्थिक वा सामाजिक स्तरको थिएन सवाल साझा विगत साझा वर्तमान र साझा भविष्यको थियो जसले गर्दा यी सबैमा आपसी सद्भाव भयो सबैका पुर्खा आफ्नो थात थलोबाट उखेलिएर बसाइ सर्दै हिमालको यस कन्धरामा आइपुगेका थिए मन्थलीको टुप्पामा तिल्के थान टाकुरालाई सेलरोटी जस्तो फनक्क बेरेको दुई मान्छे गहिरो मानव निर्मित खाडल छ त्यसकै जोडा खाडल मन्थली शिखरको देवीथानको टाकुरामा पनि छ यी दुई टाकुरामा बनेका किल्ला र तिनकी संरक्षक देवीलाई कोतको पूजा गरिन्थ्यो यी दुई किल्लाका बीचमा पर्ने कोत राख्ने गरेको कोट गाउँ छ कोसीपारी बढी मुहानको टाकुरामा पनि यस्तै गढी बनेको छ भोट जान तामाकोसी किनारै किनार उत्तर लाग्नुपर्छ तामाकोसी वारिपारीका यी किल्ला र गढी सिन्धुलीमा फिरङ्गी आइलाग्दा खजान्ची वीरभद्रको तजबिजमा बनेका थिए यिनीहरूलाई बनाउन वरिपरिका गाउँका मान्छेले घरलौरी जुटेर काम गरेका थिए विद्याधर द्वारेर धर्मेका बाबुबाजे जीवजान दिएर लागेका थिए उनीहरूले आफ्ना बाबुबाजेबाट यी किल्लाहरू बनाएको र सिन्धुलीगढीमा फिरङ्गीलाई हराएर बगाएको कथा सुनेका थिए बाजेकै पालादेखि उनीहरूको नजिकको सम्बन्ध थियो उनीहरू बेला बेलामा आफ्ना पुर्खा किन र कसरी मन्थले आइपुगे भनेर कुरा गर्थे बिर्ताबार भन्थे राजाले नखेदी ठुलै दुःख नपाई कुनै त्यस्तै कारण नपरी देश निकाला नभई खाना नपुग्ने अवस्था नभई खतोकी बापती नभई धन कमाउन वा देश देशावर जित्ने सुर नभई कोही पनि आफू जन्मिएको गाउँठाउँ र बन्धु बान्धवलाई चटक्क छोडेर हिँड्दैन भारतमा मुसलमानले असङ्ख्य हिन्दूका जनै छिनाए टुप्पी काटेर हिन्दू भएको अपराधमा जिउमा समेत तिरो लगाए चिठीको खाममा साढे चौहत्तर लेख्ने चलन किन चलेको थाहा छ मुसलमानले छिनाएका हिन्दूका जनै साढे चौहत्तर बैलगाडाभरि थिए अरे निमुखा अवला विधवा विवाहित हिन्दू नारीलाई जबरजस्ती गरेर मुसलमान बनाए तिनका सन्तान पनि मुसलमान भए हिन्दू नारीहरू सती जाने चलन बढ्यो अनि कतिका पुर्खा भारतबाट ज्यान धर्म र इज्जत जोगाउन हिमालको कन्दरातिर पसेका हुन् महिनौ वर्षौं भोक प्यास चोर डाकु बाघ भालु हिउँद बर्खा भलबाडी रोगव्याधबाट जोगिएकाहरू मात्रै यहाँसम्म आइपुगेका हुन् Down. <laughs> हाम्रा बाजेहरू दोलखानेरको नाम्दु काभ्रेबाट यहाँ बसेँ आए यसअघि लमजुङ कास्कीतिरबाट काठमाडौँ हुँदै आएका हुन् भनेर लेखेका कागज छन् तिमीहरू जस्तै दुःख पाएका पुर्खाका सन्तान हौ हामी पनि त्यसैले बसाइ जाने आउनेहरूको माया लाग्छ आफ्नै पुर्खाले भोगेको दुःख सम्झन्छु यो बिर्खा पाखाका सबै बासिन्दा बसाइँ सरेर नै आएका हुन् कोही साँझ जोडिएको हिन्दुस्तान र भोटबाट आए कोही निकै परको मङ्गोल देशबाट आएका हौँ भन्छन् र जसले जति खोरिया फाँड्न सके फाँडेर बसे बाघभालु र प्रकृतिको प्रकोपबाट जोगाएर बाँचेका यहाँ जो जति मान्छे थिए आपसमा मिलजुल गरेर बस्नु भएको उपाय थिएन त्यसैमा सबैको कल्याण थियो यो इलाकाका सबै थरी बासिन्दाको सयौँ वर्षदेखि बसोबास रहेको इतिहास छ सिन्धुलीमा फिरङ्गी आइलाग्दा यहाँका सबै रैतीले गोर्खाली राजालाई भर्मकदूर मद्दत गरे सबैसँग आफ्नो पुर्खाको गौरव गाथा छ द्वारे भन्थे हाम्रा पुर्खा सिमरनगढीका राजा थिए मुसलमानले हाम्रो राज्य लुट्यो हाम्रा राजा भागेर आउँदा तीन पाटनमा उनको स्वर्गवास भयो हामी उनका सेनापति भीमसेन ठाकुरका सन्तान हौँ उनले यहाँ नयाँ राज्य खडा गरे यहाँबाट एक कोष पर कोसीबारी राजधानी बनाए ऊ बेला राजा गाउँ भन्थे अचेल रजगाउँ भन्छन् तिनको दरबार भएको ठाउँमा अहिले भीमसेन स्थान छ यहाँ भीमसेनका फलामी हतियार पनि छन् कोसीबारीको उनको हात्ती बाँधेको गाउँलाई अचेल हात्तीटार भन्छन् तिनका छोरा सेले राजाले सुनकोशी र तामाकोशीको दोभानमा दरबार बनाए अचेल त्यो ठाउँलाई सेलेघाट भन्छन् सेलेघाटको चौरमा एक हात लामा इँटाले बनाएको गुन्द्री जति चौडा पर्खाल्छन् त्यहाँ ठाम अडाउने कुदेका गुन्द्री जत्रै ढुङ्गा पनि छन् त्यो तिनकै दरबारको जग हो हाम्रा पुर्खा पनि विधर्मीले लखेटेर आफ्नो थात छोडेर हिमालको कन्दरामा आइपुगेका हुन् त्यसैले हाम्रो बोलीचाली जायजन्म बिहाबारी मरणपरणको रीति पनि आफ्नै छ धर्मी भोटे भन्थे हाम्रा पुर्खा हिमाल पारी भोटका राजा थिए उनको वायुपङ्खी घोडा र आगोका झिल्का फ्याँक्ने तरबार थियो उनलाई कसैले जित्न सक्दैन थियो उड्ने घोडा चढेर देश देशाबर जित्दै यहाँ आइपुगे कि मैचाङसँग रस बस्यो यतै घरजम गरेर बसे सन्तान फैलिएर डाँडा काँडा ढाके तिमालमा हाम्रो राज्य थियो हाम्रो पनि आफ्नै बोलीचाली जाय जन्म बिहाबारी मरणपरणको रीति छ गरिब चिउरीबोटी हायु भन्थे हाम्रा पुर्खा लङ्का पलङ्काका सिकारी राजा थिए तिनका छ भाइ छोरा वायुपन्थी घोडा चढेर आगो हान्ने काँट र फलामी धनु लिएर देश विदेश जित्दै यता आए पूर्व जाने राई र लिम्बू भए उत्तर जाने जिरेल र सुरेल भए यता बस्ने सुनवार र हायु भए बोलीचाली जायजन्म बिहाबारी मरणपरणको तिथिरीति हाम्रो पनि आफ्नै छ हाम्रा जिरेल दाजुभाइहरू भन्छन् मुन्दुम पढ्दै जाँदा जिरीदेखि रामेछाप र सिन्धुलीका गाउँ पिच्छेको नाउँ लिँदै लिँदै सिमरौनगढी पुग्नुपर्छ त्यहाँबाट आफ्नो कुलदेवतालाई लिएर फेरि त्यही बाटो जिरी फिर्नुपर्छ कुलपूजा सकिएपछि उसै गरी कुलदेवतालाई सिमरौनगढी पुर्याउनुपर्छ सबैले आफ्ना पुर्खा अन्त कतैबाट आएको भन्थे यताका गुरुङ र मगर पनि आफू राजाका सन्तान भएको आफ्ना राजाको उड्ने वायुपङ्की घोडा र आगोको झिल्का हान्ने तरबार अनि आगो हान्ने धनुकाँड भएको आफ्नो इलाकामा राज्य स्थापना गरेर राज गरेको र पछि अरू राजाले हराएपछि तिनका रैती भएको कुरा गर्थे सहेला रे कलकत्तापछि के भयो जीवा सात साल आयो कसरी आयो अनि जीवाले भने क्रान्तिका लागि परिस्थिति अनुकूल हुँदै आयो सात साल कार्तिक महिनामा एकाएक राजा त्रिभुवनले शिकार खेल्ने न्युले सपरिवार दरबार छोडेर भारतको शरण लिएपछि घटना तीव्र भए राजपरिवार गाडी चढ्यो राजा आफैले गाडी हाँके बाटामा भारतीय दूतावास पर्थ्यो राजाले गाडी मोडेर दूतावासको गेटभित्र उले नेपालको भविष्य मोडियो अर्को नयाँ नेपालको जग बस्यो राजाले आफ्नो बडीगार्डलाई भने जाऊ तिम्रो मालिकलाई भनिदेऊ अब म फर्किन्न उसले झट्टै कुरा बुझेन बुझेपछि उसको सातो पुत्तो उड्यो निहुरेर बिन्ती गर्यो महाराज राणाजीहरूले मलाई मार्छन् म हजुरकै सेवामा बस्न पाऊँ राजकीय शरणार्थीहरूलाई भारतको विशेष वायुयानले दिल्ली पुर्यायो मोहन शमशेरले त्रिभुवनलाई बर्खास्त गरेर उनको चार वर्षे नाति ज्ञानेन्द्रलाई नयाँ राजा बनाए दिल्लीमा त्रिभुवनले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूलाई भेटे राजा त्रिभुवनले भने म राणाहरूको खटन खाएर बाँचेको एउटा नजरबन्द पात्र भएको छु मैले बाहिरको मान्छेसँग बोलचाल गर्न पनि धेरै प्राइम मिनिस्टरको अनुमति लिनुपर्छ मैले कसैलाई बकस दिन पनि उसैसँग बक्साउनुपर्छ मेरो पिएम भन्छ एउटै जङ्गलमा दुईवटा सिंह बस्न सक्दैन ऊ आफूलाई नेपालको सिंह हो भन्छ यो अवस्था आजको होइन एक शताब्दीदेखि उसका पुर्खाले मेरा पुर्खालाई नजरबन्द गरेर राजकाज गरिरहेका छन् मेरा जुन जुन पुर्खाले यसका विरुद्ध सङ्घर्ष गरे तिनलाई उसका पुर्खाले राजपदबाट बर्खास्त गरे बन्दी बनाए निष्कासन गरे अथवा स्लो पोइजनको शिकार बनाए उनीहरूको आफ्नै पनि षड्यन्त्र हत्या र जसको शक्ति उसको भक्तिको इतिहास छ तपाईँहरूले यत्रो सङ्घर्ष गरेर भारतमा जनताको राज ल्याउनु भयो अङ्ग्रेजहरूले तपाईँहरूलाई मारेनन् नेपालमा घनघोर अन्याय छ राणाले दस वर्ष अघि अन्यायको विरोध गर्ने युवकहरूलाई मेरो स्वीकृति बेगर फाँसी दिए मैले बचाउन सकिनँ त्यसको मलाई पश्चाताप छ अहिले पनि युवकहरू तिनको अन्यायको विरोध गर्दैछन् मोहन शमशेरले उनीहरूलाई राजकाजको अभियोग लाएर थुनेको छ मृत्युदण्ड दिन मलाई सहमतिमा सही छाप गर भन्यो मैले मानिनँ उसको भाइ बबर शमशेरले मेरो छातीमा पिस्तोल ताकेर भन्यो यो कागजमा सही गर नत्र मैले भने मलाई परिवारसँग सल्लाह गर्न दुई चार दिनको म्याद देऊ एकातिर ती युवकहरूको ज्यानको सवाल थियो जसलाई म नैतिक समर्थन र प्रोत्साहित गरिरहेको थिएँ अर्कातिर मेरो आफ्नै ज्यानको सवाल थियो त्यो दुई चार दिनको म्याचभित्र मैले केही गर्नै थियो धेरै सोचेँ सल्लाह गरेँ मेरा केवल तीन विकल्प थिए कि मैले नेपालका ती युवकलाई मार्ने कागतमा सही गर्नु कि आफै मर्नु अथवा भाग्नु म भागेँ तपाईँहरूले मलाई र नेपाललाई लगाएको गुण कहिल्यै बिर्सन्न भाग्य भाग्ने निर्णय गर्दा मसँग ज्यादै कम समय थियो कसरी भाग्ने भन्ने उपायको खोजीमा लागेँ तपाईँको दूतावाससँग कुरा मिलाएँ मेरी महारानीको सेवाका लागि ल्याइएकी स्विस नर्स एरिकाले सम्पर्क सूत्रको काम गरिन् तपाईँको दूतावासले शरण दिएको हुनाले नै म बाँचेर यहाँ आइपुगेको नेपालमै भए मेरो के गति हुने थियो थाहा छैन मेरो परिवारमा एउटा चार वर्ष नाति मात्र नेपालमा छुटेको छ त्रिभुवनले आफ्नो अन्तिम निर्णय सुनाए प्रधानमन्त्रीजी म राणाहरूले नेपालमा गरिरहेका सारा अन्याय अत्याचार र लुटको लाटो बहिरो अन्धो साक्षी र मतियार भइरहन पनि सक्दिनँ म त्यसबाट मुक्ति चाहन्छु म नेपाली जनतालाई सम्पूर्ण अधिकार दिन तयार छु तर राणासँग मिलेर बस्न सक्दिनँ अघि भागेर काशी गएका बेला उनका पुर्खा रणबहादुरले पनि आफ्नो बलबुत्ताले फेरि राज्याधिकार प्राप्त गर्ने सम्भावना नदेखेपछि भारतको फिरङ्गीको गभर्नर जनरललाई नेपालको सम्प्रभुता सुम्पने शर्त समेत राखेर इस्ट इन्डिया कम्पनीलाई पत्र पठाएका थिए पिरङ्गीले त्यस अनुरोधलाई ध्यान दिन योग्य ठहराएनन् त्यसबेला भीमसेन थापा र रङ्गनाथ पौडेल रणबहादुरका मुख्य सल्लाहकार थिए नेहरूले भने राजाजी पूर्व र पश्चिममा समुद्र उत्तरमा हिमालय र दक्षिणमा विन्दे पर्वत श्रृङ्खला भएको भौगोलिक प्रदेश आर्यावर्तभित्र नेपाल पनि पर्छ तापनि राजनीतिक रूपमा नेपाल एउटा स्वतन्त्र देश हो हामी तपाईँहरूलाई नेपालमा प्रजातन्त्रको स्थापनाको लागि मद्दत गर्छौँ संसारका अरू देशमा पनि राजालाई कठपुतली बनाएर भारतले शासन गरेका उदाहरण छन् शक्तिशाली जापानी राजवंश धेरै शताब्दीसम्म कठपुतली भयो त्यस्तो हुन्छ नेपालमा जनताका प्रतिनिधिले राजकाज गर्ने प्रजातान्त्रिक व्यवस्था ल्याउनुपर्छ त्यसमा तपाईँ संवैधानिक राजा भएर बस्नुपर्छ अनि सब ठिक हुन्छ हामी नेपाली जनता र तपाईँलाई मद्दत गर्छौँ सत्तामा बसेका राणाले आफूलाई ए क्लास र आफ्नै वंशकाहरूलाई ठ्या मठ्या ब्याइते ल्याइते भनेर बी र सी क्लासमा विभाजन गरे र उनीहरूको प्रधानमन्त्री हुने रोल खोसे रोल खोसिएका राणाहरू देश छोडेर कलकत्ता गए व्यापार गरेर औला दौला धन कमाए तीमध्ये सुवर्ण शमशेर र महावीर शमशेर राणाले प्रजातन्त्रको आन्दोलनमा धन लगाए शिक्षित युवाले मन लगाए काङ्ग्रेस पार्टीले संयोजन गर्यो महावीर शमशेरको हवाई कम्पनीका जहाजहरूले काठमाडौँ वीरगञ्ज विराटनगर र झापामा राणाका विरोधमा पर्चा छर्न लागे सशस्त्र आन्दोलनले गति लियो पार्टीले मलाई पूर्व दुई नम्बरको इन्चार्ज बनायो दुई हजार सात साल कार्तिकमा वीरगन्ज कब्जा भयो त्यो हाम्रो पहिलो विजय थियो एकै साताभित्र परासी रङ्गेली र उदयपुर गढी जित्यौँ अर्को तीन महिनामा कैलाली कञ्चनपुर भोजपुर धनगढी विराटनगर मलङ्गुवा ओखलढुङ्गा धनकुटा र पाल्पा कब्जा गऱ्यौँ नारदमुनि थुलुङले मङ्सिरमा पूर्व चार नम्बर भोजपुर र पुछमा तीन नम्बर ओखलढुङ्गा कब्जा गरेर एक टुक्रै पूर्व दुई नम्बर पठाए मुक्तिसेना सागुटारमा थर्पु बारेर बसे म बद्रीलाल र नरेश मिलेर जिल्लाका पाँच सय लाउरे र उत्साही युवकलाई सङ्गठित गऱ्यौँ एक सय थान भरुवा बन्दुक र दस थान टोटावाला बन्दुक पनि बटुल्यौँ सबले खुकुरी खुर्पा तरबार लाठो गोचो घुहेत्रो जे जे सके बोके सुरवीर राई सेनापति भए जङ्गवीर राई र शेरबहादुर राई उनका सहायक थिए म मुख्य नागरिक प्रशासक भएँ पूर्व दुई नम्बरमा पनि क्रान्तिको लहर आयो माघ तेह्र गते बिना रक्तपात रामेसाप सदरमुकाम कब्जा गऱ्यौँ त्यसको दुई दिनपछि मेलुङ छोटी गोस्वारा र चार दिनपछि चरिकोट कब्जा गरेपछि काठमाडौँ हान्न हिँड्यौँ सुन्दरीगढी बाटामा पर्थ्यो त्यो किल्ला नजिती काठमाडौँ पुगिँदैन थियो नेपाल गजब छ दुई हजार सात सालमा फागुन छ गतेसम्म एकजनालाई काङ्ग्रेस बनाउन पर्लाइ थियो केही दिन अघि मात्र पाँच सयजना लडाकु बटुल्न हामीलाई आकाश पाताल एक गर्नु परेको थियो रामेछाप मेलुङ र चरिकोट जितेर त्यहाँका गौडाको हतियार र मालको खजना हाम्रा हात लागेको थाहा पाएपछि हाम्रा पछि लाग्ने मान्छे असङ्ख्य भए सबै हाम्रै मुक्ति सेना भए तिनलाई फर्केर जाऊ पनि भन्नु भएन साथमा लिएर जाँदा घाँसबासको व्यवस्था गर्न साह्रै गाह्रो हुन लाग्यो युद्धका बेला खानपान त उर्दीकै भरमा चलेको थियो जहाँ पुग्यो गाउँले सिधा उठाएर दिन्थे राँगा बोका खसी घिउ सबै उर्दीको भरमा आउँथ्यो नगद पनि उर्दी लाएर बटुलिन्थ्यो सरीकोटबाट फर्केका मुक्ति सेनाले मन्तली बेसीमा किसानहरूले सुर्तीका पात टन्न सुकाएको देखेर किन्न खोजे मैले नगदको उर्दी लाएँ नगद झिक्न सक्ने मान्छे ठुला ठालु मात्र थिए जो हिजोसम्म राणाकै गुमस्ता थिए हाम्रा बन्दुकका डरले हामीलाई मद्दत गरे सात हजार नगद उठ्यो जनाङ्गी एक रुपियाँ बाँड्दा पनि सबैलाई पुगेन नडाकिकन हामीसँग सात हजारभन्दा बढी लडाकु भएछन् अहिलेको माओवादीमा लडाकु र कार्यकर्ताको भिड देख्दा म त्यही सम्झन्छु म जिल्ल परेर देखेर नरेशले भन्यो अहिले त यस्तो छ हेर न क्रान्ति सफल भएको भोलिपल्ट कति काङ्ग्रेस पैदा हुँदो रहेछन् भयो पनि त्यस्तै फागुन सात गते राणा साई ढल्यो हिजोसम्मका असङ्ख्य राणावादीहरू फागुन आठ गते काङ्ग्रेस भए नेपाल काङ्ग्रेसमय भयो बद्रीलालले भने बुझौ म बाहेक सब काङ्ग्रेस भए मैले ससानो भाषण गरेँ साथी हो हामीले युद्ध जितिसक्यौँ अलिअलि रहलपहलको लागि सबैले घर छोडेर हिँड्नुपर्ने आवश्यकता छैन हामीसँग सबैलाई पुग्ने बन्दुक पनि छैन तपाईँहरू सबैले लडाइँको तालिम पनि लिनुभएको छैन तपाईँहरूले भावनाको आवेगमा ज्यानको बाजी लाएर प्रजातन्त्रको पक्षमा लड्नुभयो अब आफ्नै घर खेती गर्न जानुहोस् आवश्यकता भयो भने फेरि बोलाउँला यति भनेर उनीहरूलाई फकाएर फर्कायौँ सिन्धुलीगढीको धावामा जाँदा भने हामीले मन्थलीबाट हतियारसहितका तालिम प्राप्त एक हजार जति उत्साही लाउरीलाई मात्र साथमा लिएका थियौँ सिन्धुलीगढी महत्त्वपूर्ण राजनीतिक किल्ला थियो त्यहाँ धेरै सैनिक बस्न सक्ने ठुलो गढी र सानो गढी भन्ने दुईवटा किल्ला थिए बडा हाकिम मिन्टोजङ राणा मनज्ञ हात सहित पाँच सय सैनिक लिएर बसेको थियो उहिले फिरङ्गीसँग जितेका दुईटा तोप पनि त्यहीँ थिए बडा हाकिमलाई आत्मसमर्पण गर्ने सन्देश पठायौँ उसले मानेन भन्यो काठमाडौँमा जसको शासन चल्छ म त्यसैको आदेश मान्छु हामीसँग चालिस पचास थान थ्री नट थ्री राइफल र सीमित गोली थिए हाम्रा मुक्ति सेनाले तीन टोलीमा बाँडिएर तीनतिरबाट आक्रमण गरे बडा हाकिमले गढीभित्रबाट सेतो झण्डा फराएर आत्मसमर्पणको सन्देश दियो मैले सुरक्षित पोजिसनमा बसेर उसलाई बाहिर ल्याउन लाएँ ऊ हामी नजिक आउन नपाउँदै भित्रबाट मेसिन गन र स्टेगनका पर्रा छुटे तोप पनि दागे आधा घन्टा गोली चलेर थामिएपछि हामीले पनि तिनैतिरबाट घेरेर अड्कली अड्कली फायर गर्न थाल्यौँ हाम्रा सीमित गोली सकिन लागे भित्र मोहन शमशेरले खटाएको सुबेदार सरेन्डर नगर्ने पक्षमा रहेछ बडा हाकिमले आत्मसमर्पण गरेपछि उसैको आदेशले त्यो आक्रमण भएको रहेछ केही बेरको गोलाबारीपछि राणा सेना दक्षिणको पर्खालबाट हाम फालेर भाग्न लाग्यो हामीले गढी कब्जा गऱ्यौँ त्यहाँ माटाले पुरेका थ्री इन्च मोटार र two inch mortar machine gun Bren gun gun सहित अस्सी बाकस जति गोलीगट्ठा हात लाग्यो हामीलाई काम नलागोस् भनेर उनीहरूले धेरै बन्दुकका नट बोल्ट फुकालेर मिल्काइदिएका थिए हजारौँ सैनिकलाई दुई चार महिना खान पुग्ने रसद थियो जिरा मरिच मात्रै तीन मुरी थियो होला उनीहरू अडेर बसेको भए हामीले त्यो किल्ला कब्जा गर्ने सम्भावना थिएन तर हाम्रो आत्मबल उच्च थियो र उनीहरूको शून्य प्राय उनीहरूले पाकेको मासुभात खान नभ्याएर त्यसमा माटो हालेर छोडेका थिए मिलिटरी गभर्नर रुद्रप्रसाद गिरीलाई सिन्धुलीगढी जितेको खबर पठाए उनले सेनासहित तुरन्त जनकपुर आउने आदेश दिए मुक्ति सेनाले जनकपुर इलाका जितिसकेपछि पनि जलेश्वरको बडा हाकिम तिलक शमशेर थापाले समर्पण गरेको थिएन किल्ला बाँधेर बसेको थियो एक हजार मुक्ति सेना लिएर म जनकपुर पुगेँ हाम्रो पहाडका भन्दा मधेसका मुक्ति सेनाको गाँसबासको अवस्था धेरै राम्रो रहेछ सुकिलो पहिरन लुगा फेर्ने व्यवस्था हाम्रो मुक्ति सेनाले घर छोडेदेखि लुगा फेरेका थिएनन् आफ्ना सेनाको गति देखेर मलाई ग्लानी भयो मैले बोधदादालाई दादालाई दुखेजो बोकेँ उनले हाम्रा सेनालाई नयाँ लुगा र जुत्ताको बन्दोबस्त गरिदिए यसैबीच दिल्ली सम्झौता भएछ हामीले नेपालमा क्रान्तिकारीहरूसहितको नयाँ सरकार बनेको खबर पायौँ जलेश्वरमा लडाईँ गर्नु परेन विजय उत्सव मनायौँ रुद्रप्रसाद गिरीले पूर्व दुई नम्बरको जनसरकार घोषणा गरे मलाई मुख्यमन्त्री बनाए अरू क्रान्तिकारी साथीहरू मन्त्री भए हाम्रो जनसरकारले दुई हजार आठ साल जेठसम्ममा पूर्व दुई नम्बरको प्रशासन चलायो कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश घिमिरेको आख्यान सकसको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति समयमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ श्रुति सम्वेकमा हामी आज जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ त्यसपछि के भयो नि जीवा मैले सोधेँ अनि जीवाले भने सात सालदेखिका अनेक षड्यन्त्र र सङ्घर्ष अझै चालु छन् चालु मात्रै छैनन् अहिले त उत्कर्षमा पुगिसकेका छन् त्यो उत्कर्ष जसको टुप्पो दिनदिनै उचालिँदो छ हुन त नेपालमा प्रताप मल्लका पालादेखि नै फिरङ्गीले पादरी मार्फत हस्तक्षेप गर्न थालेका हो रणबहादुरका पालादेखि निकै बढ्यो सात सालदेखि खुल्लम खुल्ला भयो नेपालको इतिहासमा अहिले जित कहिल्यै कृद्धा स्वदेशीले वातावरण बनाएर विदेशीलाई निम्ताएका र विदेशीले निर्लज्ज हस्तक्षेप गरेका थिएनन् बल्ल तल्ल पन्ध्र सालमा संसदको निर्वाचन भयो काङ्ग्रेसको ठूलो बहुमत आयो बिपी प्रधानमन्त्री भए पाँच वर्षका लागि चुनिएको संसदलाई महेन्द्रले राम्ररी काम गर्न दिएनन् सेनाको सहायताले अठार महिना नपुग्दै संसद भङ्ग गरेर सत्ता कब्जा गरे र आफ्नो निरङ्कुश तन्त्र लागू गरे काङ्ग्रेस र कम्युनिस्टका कतिपय नेताहरूले उनलाई सघाए हाम्रा ठूला नेता बिपी गणेशमान कृष्णप्रसादहरूलाई सुन्दरीजल जेलमा हाले काङ्ग्रेसहरूको धरपकड र भागाभाग भयो सुवर्ण शमशेर कलकत्तामा थिए म भागेर उनलाई भेट्न गएँ उनको आह्वानमा नेपाली काङ्ग्रेसले फेरि हतियार उठाउने निदो गर्यो साथीहरू आफ्ना जिल्लामा खटिए मलाई पूर्व दुई नम्बर जिल्लाको इन्चार्ज बनाए हिमबहादुर तामाङले दोलखा र मैले रामेछापबाट भूभू सैनिक र युवकहरू सङ्गठित गरेर तालिम लिन दरभङ्गा पठाउन लाग्यो म केही छापामारा लिएर रामेछाप पुगेँ हामीले सदरमुकाम वरिपरि आतंक फैलाउने छापामार रणनीति अप्नायौँ हामीले सदरमुकामबाट पाँच कोस परको पकरबास गाउँमा एक्सन लिने योजना बनायौँ पहाडमा जसलाई खान पुग्थ्यो त्यो ससानै भए पनि ठालु हुन्थ्यो शोषक सामन्त पनि ठरिने भयो जसलाई खान पुग्दैन थियो त्यो शोषित हुन बाध्य थियो हामी सात सालमा जस्तै युद्ध गरेर सत्ता उल्ट्याउन हिँडेका मान्छे लक्ष्य प्राप्तिका लागि हामीलाई मर्नु मार्नु ठुलो कुरा थिएन अहिलेका माओवादी जस्तै जसले हामीलाई सहयोग गर्दैनथे तिनलाई शोषक भन्थ्यौँ ठालुको ऋण नखाने कुनै गरिब हुँदैनथ्यो गरिबहरूलाई हात लिन मैले आसामीका तमसुक च्यात्ने अभियान चलाएँ पखरबासको एउटा ठालु त्रिभुवन ढुङ्ग्याललाई कारवाही गर्ने विचार गरे उसकै भतिचो पर्नेको नेतृत्वमा टोली पठाए त्रिभुवनलाई राति घर बाहिर निकाल्न सजिलो थिएन साँझ परेपछि उसको आँगनमा चितुवा मार्ने यामानका जोर भटे कुकुर छाडा हुन्थे राति उसको घर जान कुकुरले चिनेको मान्छे चाहिन्थ्यो त्यस्तो मान्छे खोज्दा निर्दोष निरपराध गौ प्राणी रामलाल श्रेष्ठ भेटियो गोचुकमा पिस्तोलको मोहरी जोतेपछि ऊ अघि लाग्यो त्रिभुवनका कुकुरहरू उसलाई सुँगेर लुटुपुटु गर्न लागे ए बा जरुरी पर्यो एकैछिन तल झर्नुहोस् त सिकाए बमोजी मुसले त्रिभुवनलाई बोलायो त्रिभुवन तल झऱ्यो हाम्रो छापामारले रामलाल र त्रिभुवनलाई दलानका जोर थाममा बाँधे घरको खानतलासी सिलिए उसका सारा तमसुप पोले रामलाल र त्रिभुवनको काम सकिएको थियो फर्किनु अघि दुवैलाई गोली हानेर मारे त्यही एउटै कारवाहीले जिल्ला आतंकित भयो भोलिपल्टदेखि जिल्लाभरि हल्ला फैलियो लौ रामेछापमा काङ्ग्रेस बसे हामी सफल भयौँ हामीलाई सफल हुनु थियो महान क्रान्तिका अगाडि जाबो ज्यानको के मोल अहिलेको माओवादीको युद्ध हेर्न सरकारले हामीलाई जहाँदेखि पनि मारिदिनु भन्ने उर्ति लायो मेरो टाउकाको मोल तोक्यो हामी आफ्ना गतिविधि दृढतापूर्वक सञ्चालन गर्दै थियौँ म छापामार टोली लिएर आफ्नो गाउँ कटजोर गएँ खोरियाको गोठमा लुकेँ खानेकुराको व्यवस्था गर्नुपर्ने हुँदा गाउँले हाम्रो उपस्थिति थाहा पाइहाल्थे हामीले छिटछिटो एक्सन लिएर ठाउँ बदल्ने गरेका थियौँ कठजोरमा अग्निप्रसाद भन्ने एउटा नम्बरी जाली थियो मभन्दा जेठो तर गाउँले नाताले भतिजो पर्थ्यो दाहिने हातले वादी र देब्रे हातले प्रतिवादी लेख्न सक्छ भन्थे त्यो त भनाइ मात्र हो तर कृत्य काम गर्न जिल्लामा उसलाई जित्ने कोही थिएन कृत्य तमसुक लेखेर र तमसुकको रकम सच्याइरहनेकौँ गरिबको सर्वस्व गराएको थियो उसका कर्तुतले खोच मधेस र आसाम बसाई जानेको साँधी थिएन मैले कठचोरका तमसुक च्यात्न सुरु गरेँ राति अबेर चारजना लिएर उसको घरमुनि गोठको परालमा सुत्यौँ एका बिहानै अग्निप्रसाद गोठमा आयो मेरो नाम र काम जिल्लामा फैलिसकेको थियो मलाई देखेर उसको सातो गयो लिएर थरथर काम लाग्यो भक पकाउँदै भयो आमै काका पो कहिले आउनुभयो पत्त गोडामा ढोक्न नेउरियो म पिस्तुल ताकेर गर्छे म तेरो काका साका होइन नेपाली काङ्ग्रेस हुँ ढोग्ने ढोगाउने गर्दिनँ जय नेपाल भन् जय नेपाल काका जय नेपाल भनिस् नेपाली काङ्ग्रेसले जय नेपाल भन्छ प्रजातन्त्रका विरोधीहरू मात्रै त्यसो भन्दैनन् छे नेपाल भन्छन् भन्ने गर्छन् त मेरो आदेशले अहिलेदेखि नै काङ्ग्रेस भइस् ऊ पक्क पर्यो म झन् गर्जेँ के को कहिले आउनुभयो नि यतिका दिन भइसक्यो म क्रान्ति गर्न रामेसा आएको भन्ने थाहा छैन सारा जिल्लालाई थाहा छ तँलाई थाहा छैन म तेरो राजा महेन्द्रको राज उल्टाउन आएको हो थाहा पाइराख पकरबासमा त्रिभुवनको के गति भयो हामीले भनेको नटेर्नेको त्यस्तै गति हुन्छ अब थाहा पाइस् म र मेरा साथीहरू हिजोदेखि तेरो गोठमा भोकै सुतेका छौँ भन् अब तेरो के कर्तव्य हुन्छ हामी पाँचैजनाले उसलाई पिस्तोल ताकेका थियौँ उसले हात जोडेर थरथर कामदै सुरुवाल भिजाउँदै भन्यो काकाले जे भन्नुहुन्छ त्यही हुन्छ सबभन्दा पहिला कुरा सबै गाउँले बटुल म भाषण गर्छु सबलाई काङ्ग्रेस बनाउँछु भुटेको मकै खाएर गुजारा गरेको निकै दिन भयो गाउँका सबै सामन्तीका तमसुक र तिनका घोरले खसी बटुलेर लिए सबै गाउँले जुट्छन् खसी काटेर सबैले पेटभरि पक्कु खुवा बाँकी म गर्छु अग्निले आज्ञा सिरोपर गर्यो चौरमा चारवटा घोरले ठसी खसी डालिए खड्कुलामा मासु र भात पाक्न थाल्यो गाउँभरिका साउले तमसुका मुठा बुझाए सबभन्दा ठुलो साउ उही थियो मैले साउहरूलाई एकातिर र आसामीहरूलाई अर्कातिर मुखामुख हुने गरी लाम लाएर बसाएँ र हातमा तमसुकका मुठा लिएर उनीहरूलाई देखाउँदै भने साथीहरू जय नेपाल सात सालमा नेपाली जनतालाई काङ्ग्रेसले नै सशस्त्र क्रान्ति गरेर राणाको अत्याचारबाट मुक्ति दिलाएको हो अब राणा शासनको ठाउँ महेन्द्र शासनले लिएको छ महेन्द्रको अत्याचारबाट जनतालाई मुक्ति दिलाउन काङ्ग्रेसले फेरि हतियार उठाएको छ काङ्ग्रेस भनेको गरिब जनताको पार्टी हो हामी तपाईँहरूका साथी हौ यी सामन्तहरूले तपाईँहरूमाथि थिचोमिचो र अन्याय गरेका छन् हामीलाई साथ दिनुहोस् हामीलाई मद्दत गर्नुहोस् हामी तपाईँहरूलाई यिनको अत्याचारबाट मुक्ति दिलाउँछौँ मैले तमसुकका मुठा मासु पकाउन दन्काएको अगेनामा झोसी दिएर भने आज अघि कसैले पनि तमसुक बालेर मासु पकाएको छैन तमसुक बालेर पकाएको मासु मिठो हुन्छ आज हामी खान्छौँ हामी जिल्लाभरिका तमसुक बाल्ने भनेर ज्यानको बाजी थापेर हिँडेका छौँ पहिले ऋणीहरूलाई टन्ड मासु भात खुवाएँ सोधेँ मिठो लाग्यो ऋणीहरूले भने लाग्यो उनीहरूले जीवनमा यति मोटा खसीको पक्कु र डेलिकेसी मानिने चामलको भात खान पाएका थिएन दिनभरि भाषण र बोध चल्यो बेला बेलामा जय नेपाल र नेपाली काङ्ग्रेस जिन्दाबादका गगनभेदी नारा लागे कठजोर काङ्ग्रेसमय भयो धेरैजसो निमुखा दलित थिए उनीहरूले मलाई भने बाजे तपाईँको जय होस् चाँजा हामीहरू ऊ जस्तै फर्केर अन्तै लुक्न गयौँ रामेछाप पाँच कोष पर थियो भोलिपल्ट टन्नै पुलिस आए कटजोरका सारा गाउँलेलाई पाता फर्काएर सदरमुकाम लगे बडा हाकिम धर्मबहादुर पाडीले सोध्यो आतंककारी हरिवंश अधिकारी कहाँ लुकेको थियो गाउँले भने अग्निप्रसादको गोठमा हजुर अग्निप्रसादले ढुट्टो हुने गरी कुटे खायो अग्निलाई कुटाउनकै लागि म त्यसको गोठमा सुतेको थिएँ ऊ वर्ष दिन जेल पर्यो नगद सजाय भयो गाउँले पनि पिटे खाए सशस्त्र आन्दोलन तुइएपछि अग्निप्रसाद र उसका दाजुभाइले ती तमसुक फेरि बिउताए तमसुको पुनर्जन्म हुँदा तिनमा खसीको मोल बडा हाकिमको चुटाइको मुआब्जा ती सबको साउमाथि ब्याज र स्याज थपिएर एकको दस भयो अठार सालको त्यस घटनाको एउटा असर के भयो भने अडचालिस सालको सांसदको चुनावमा कठजोरका पच्चिस सयमध्ये अत्यधिक मत काङ्ग्रेसलाई खसे कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा राजनीति पीडित सहयोग समितिले पैसा बाँड्न लाग्यो उनीहरूले अठार सालमा खाएको कुटाइको साहु ब्याजसहित राम्रो मुआब्जा पाए अग्निप्रसाद काङ्ग्रेसबाट सांसदको टिकटमा दावी पर्न लाग्यो भन्न लाग्यो मलाई सुवर्ण शमशेरले काङ्ग्रेस बनाएका हुन् म सात सालमा बिपी गणेशमान सुवर्ण शमशेरको सल्लाहकार थिएँ म रामेछापको राजनेता हुँ ऊ एमालेको सरकार भएको बेला एमाले भयो अचेल सक्कली माओवादी भएको छ भन्छ मै हुँ पुष्पलालले कलकत्तामा बनाएको सक्कली कम्युनिस्ट मै हुँ सक्कली माओवादी प्रचण्ड र बाबुराम त मेरा चेला हुन् यो देशमा म जस्ताको कदर छैन सत्य के भने उसले कलकत्ता टेकेको छैन र ती कुनै पनि नेतालाई भेटेको छैन अर्को चर्को कारवाही थियो हाम्रो बडा हाकिम निवासमा बम विस्फोट योजना बनायौँ बम चलाउन सिपालु र सुरो साथी र ढ्वाक्लल सिंह तामाङलाई सोधेँ बडा हाकिमको घरमा बम हान्न सक्छौ उनले भने किन नसक्ने त्यस्तो जाब हो अघि मान्छे काट्ने बदिकलाई पुरा मताउँथे हामीले पनि ढ्वाकललाई रक्सीले टन्न मताएर बम हान्न पठायौँ उनले बडा हाकिमको कम्पाउन्डमा बम फ्याँके आतंक सिर्जना गर्नु थियो भयो बढी रक्सी नखाएको भए उनी भाग्न सक्थे पक्राउ परे ढुट्टो हुने गरी पिटा खाए नौ वर्ष कैद र पाँच हजार जरिवाना भयो बडा हाकिमलाई बम हानेपछि जिल्लै आतंकित भयो मान्छे भन्न लागे काङ्ग्रेसले पकरबास र कठचोरमा त्यस्ता काण्ड गरे बडा हाकिमको घरमा समेत बम हाने अब कसलाई बाँकी राख्लान् पहाडमा बसेर कसैको भलो छैन सामन्तहरू आतंकित भए रामेछापका हुने खानेहरू डराएर बसाइ जान लागे नहुनेहरूले उनैले ऋणमा डुबाएर र सर्वस्व गरेर डाँडा कटाइसकेका थिए सात सालमा किराँतीहरूले लखेड्दा पूर्वका गैर किराँतीहरू भागाभाग परेर मधेसका झापा मोरङ जिल्लाहरूमा बसाइ सरेको जस्तै भयो अहिले माओवादीको डरले मान्छे गाउँ छाडेर जिल्ला सदरमुकाम अनि जिल्ला छोडेर तराई र काठमाडौँका सहरमा खनिन थालेका छन् त्यसबेला पहाडका ठालुहरू ज्यान जगाउन मधेस बसाइ सरे पहाडका गरिबहरू पनि दस निग्री ख्याएर खनी खोस्री खान मधेस सरे सामन्तले उठीबास लगाएका केही नहुनेहरू सुकुम्बासी भएर भित्री मधेस र मधेसका वन फाडेर बस्न थाले हामीले महेन्द्रलाई आछु आछु पारिसकेका थियौँ उसले घुँडा टेक्नै आँटेको थियो त्यही बेला भारत र चीनको युद्ध भयो नेपाली काङ्ग्रेसको सशस्त्र आन्दोलन स्थगित भयो सशस्त्र आन्दोलनमा देशभरि हाम्रा कैयौँ साथी मारिए हाम्रै जिल्लामा पनि कति मरे हामीले पनि कतिलाई मार्यौँ देशभरि कैयौँ योद्धालाई सर्वस्व हरणसहित जन्मकैदको सजाय दियो रामेछापमा म नरेश र अरू छजनालाई सर्वस्व जन्मकैदको सजाय भयो म र नरेश पक्राउ पर्यौँ हामीलाई पहिले नेल ठोकेर रामेछाप जेलमा थुने धुलो पिठो हुने गरी पक्राउ पर्यौँ हामीलाई पहिले नेल ठोकेर जेलमा थुने रोसी खोलाको बाटो काठमाडौँ चलन गरे दुवैजनाका हत्कडी जोल्ठ्याएर दिनभरि हिँडाउँथे पैदल हिँडुन्जेल एउटा खुट्टाको कल्ली फुकालेर अर्को खुट्टामा लगाइदिन्थे एउटा खुट्टामा दुईवटा कल्लीको भारी बोकेर हिँड्दा साह्रै असजिलो हुन्थ्यो राति सुत्दा दुवै गोडामा फेरि ती कल्ली लगाइदिन्थे काठमाडौँमा जेल हाले मैले सोधेँ जेल जीवन कस्तो थियो जीवा नर्क जस्तो अनि जीवाले भने हाम्रो क्रान्तिकारिता गलिसकेको थियो जेलमा थन्किन पाए अलिक सुख होला जस्तो पछि लाग्न थालेको थियो काठमाडौँको भद्रगोल जेलभित्र पस्ने बित्तिकै नर्कभित्र पसे जस्तो भयो जेलर यमराज र त्यसका सिपाही चौकीदार नाइके भाइ नाइके यमदूत जस्ता थिए जेलरलाई रिजाउने पुराना कैदीलाई चौकीदार नाइके भाइ नाइके बनाउँदो रहेछन् तिनको मुख्य काम निमुखा कैदीले सिधा र नुन भुटुन बापत पाउने सुका मोहर काटेर जेलरलाई बुझाउने हुँदो रहेछ श्रीभद्र शर्मा गिरिजा प्रसाद कोरेला तारिणी प्रसाद कोरेला रुद्रप्रसाद गिरी बोधदादाहरू पनि त्यही जेलमा थिए उनीहरूले आफूलाई राजबन्दी भनेर बी क्लास होइन एक क्लास कैदीको सुविधा पाउनुपर्छ भनेर माग गरे पाए पनि हामी सशस्त्र आन्दोलनका योद्धा हुनाले हामीलाई आफूलाई उनीहरूभन्दा पनि ठुला आउँ भन्थ्यौँ तर हाम्रो के वास्ता हुन्थ्यो राजाको कुला सघाउने काङ्ग्रेसका साथीहरू नै थिए राजाले सत्ता लिएपछि उनीहरू नै प्रधानमन्त्री र मुख्यमन्त्रीहरू बनेका थिए केही दिनपछि गृहमन्त्रीले हामीलाई पनि एक क्लास कैदीको सिधा सहुलियत दियो हदराज बोहराको बिडी कारखाना थियो तारिणीलाई बण्डलका बण्डल बिडी पठाइदिन्थे तारिणीको मुखमा सदा बिडी हुन्थ्यो चिम्नी जस्तै धुवा ओकलिरहन्थे आएको बिडी कैदीहरूलाई पनि बाँड्थे कैदीहरू माफतको बिडी पाएर उनका भक्त भएका थिए तारिणी बिडीका बण्डलको कागजमा कविता लेख्थे रुद्रप्रसाद गिरी राजबन्दीका नेता थिए उनलाई बाहिर जाने छुट थियो जेलमा रक्सी खाने छुट थियो उनी सधैँ बाहिर गएर जुवा खेल्थे र रक्सी बोकेर आउँथे सधैँ रक्सीको जोगाड गर्थे तारिणी र रुद्रलाई हरेक रात रक्सी नभई हुन्न थियो हामीलाई गनाउने अँध्यारो छिँडीमा नहटाउने गरी खाँदिदिए पटके चोर डाका ज्यानमारा र पागलहरू साथी थिए हजारौँ उपियाँ उडुस भुसुना र झिङ्गासँग दिनरात सङ्गत भयो एउटा सण्ड मुसुण्ड मधेसी कैदी थियो उसले ठुला नेता मानेकाहरूको गोडा मिस्थ्यो मैले सोधेँ तपाईँ के काम गर्नुहुन्छ उसले भने डकैती म तर्सेँ राजनीतिक बन्दीका रूपमा ऊ पनि गिरिजाहरूसँग छुट्यो एउटा बुढो सबैभन्दा बेग्लो थियो उसको कुनै रेकर्ड थिएन जेलका सबभन्दा पुराना कैदी र स्टाफलाई पनि उसको नाउँ नालीबेरी सजाय केही थाहा थिएन हरेक नयाँ जेलरले जा भनेर बिदा दिन्थ्यो ऊ जेल छोड्न मान्दैनथ्यो कम्बल बोकेर छतमा जान्थ्यो र मुख छोपेर सुत्थ्यो अनि चराको आवाज निकाल्थ्यो त्यो सुनेर चराहरू झुम्मिन्थे जुन जातको भए पनि चरो समातेर ल्याउँथ्यो र हलाल गरेर खान्थ्यो नाइके भन्थ्यो यो मुरो त चरासँग करणी गर्छ अनि मारेर खान्छ राजाले कु गरेको छ वर्ष भइसकेको थियो जेलबाट छुट्ने कुनै सुरसार थिएन साह्रै अत्यास लाग्थ्यो एक दिन अचानक तारिणीले भने म अस्पताल जान्छु गिर्जाले सोधे केही भएको छैन किन अस्पताल जाने उनले झर्केर भने के म लेखक होइन म साहित्य लेख्न बाहिर जान्छु म सान्दाजुको लागि छ वर्ष जेल बसिसकेँ अब सक्दिनँ कति बस्ने म बाहिरबाटै सान्दाजुलाई मद्दत गर्छु मलाई लागेको थियो हामी देशका लागि लडिरहेका छौँ गुमेको प्रजातन्त्रको पुनस्थापनाका लागि सङ्घर्ष गरिरहेका छौँ तर तारिणी त उनका दाजुका लागि जेल बसेका रहेछन् उनको कुराले मलाई च्वास गोच्यो गिर्जा पनि झर्के तपाईँलाई जे मन लाग्छ गर्नुहोस् एक दिन राति एघार बजे पाली आएर भनेछ सिडियो साहब आफै आउनु छ तारिणी प्रसाद कोरालालाई बोलाउनु भएको छ राजनीतिकहरूको कोठामा हल्लखल्ल भयो म पनि बिउजेँ जनकपुरमा राजा महेन्द्रलाई बम हालेर थुनामा परेका हाम्रा साथी दुर्गानन्द झाला पनि एकरात यसै गरी बोलाएर लगेर मारेका थिए त्यही सम्झेर होला तारिणीले हामीलाई उठाएर भने मलाई मार्न लैजान लाग्यो कि क्या हो उनी सिडियोलाई भेटेर आए सुट टाइल आउन थाले महिनामा एकपटक परिवारलाई भेट्न पाइन्थ्यो त्यो बेला पनि तारिणी सुट टाइ आएर बस्थे गिरिजाले सोधे के बोधाई उनले भने म तिमीसँग कुरा गर्दिनँ आउने मन भए मसँग आऊ नआउने भए म हिँडेँ हामी जिल्ला पऱ्यौँ उनी गिर्जासँग राम्ररी कुरासम्म पनि नगरी फटाफट हिँडे त्यसपछि थाहा भयो महामन्त्री श्रीभद्र शर्मा र रुद्रप्रसाद गिरी लगायतका नेपाली काङ्ग्रेसका अनेक वरिष्ठ नेताहरू कागत गरेर छुटेछन् सबलाई कागत गर्ने दबाव थियो गिरिजा बोधदाता र अरू केहीले कागत गरेर निस्कन मानेनन् मैले पनि मानिनँ छुटेका साथीहरू पञ्चायत व्यवस्थालाई स्वीकार गरेर मन्त्री हुने मेरोमा लागे म झन् एकाङ्की भएँ झोक्राउन लागेँ मलाई एकातिर घर परिवार र सामान्य स्वतन्त्र जीवनको लालसाले सताउन लाग्यो अर्कातिर राणाकालदेखि बोकिआएको सिद्धान्तको भारी दिनदिनै झन् गरौँ हुन लागेको थियो सात सालमा प्रजातन्त्र आएपछि त्यो भारी विषय रचनात्मक काम गर्न पाइन्छ जस्तो लागेको थियो लागेको थियो अब नयाँ नेपाल बन्नेछ त्यहाँ सबैले न्याय पाउनेछन् सबैको राम्रो सुती थाती हुनेछ तर होइन रहेछ हाम्रो त्यो सपना चकनाचुर भएको थियो मलाई निमोनिया भयो म चिकित्सित भएँ भाइ खर्च लिएर भेट्न आयो बल्ल तल्ल बाँचेँ मैले त्यही जेलमा बिरामी परेका कृष्णलाल अधिकारीको दुर्गति सम्झेँ त्यही जेलमा कृष्णप्रसाद कोरेलाको मरण सम्झेँ अनि आफ्नो जीवन लक्ष्यको पुनर्यात्रा गरेँ काङ्ग्रेस र कम्युनिस्टका सात सालका योद्धा र ठुल्ठुला नेताहरू लत्तो छोडेर हिँडिसकेका थिए सात साल र अठार सालको सङ्घर्षका कतिजना साथीहरू मारिसकेका र कालगतिले मरिसकेका थिए कतिको रण र बालबच्चाको विचल्ली भविष्य अन्धकार भएको थियो मैले आफ्नो परिवार सम्झेँ मलाई लाग्यो मेरो देशप्रति मात्रै होइन आफ्नो परिवारप्रति पनि दायित्व छ मलाई लाग्यो म सगर थाम्न खोज्ने होटी ठाउँ मात्रै पो कि धेरै घोरिएर विचार गरेपछि म पनि सही गरेर जेलबाट छुटेर घर गएँ जा जा रे अपनी छुटेपछि कस्तो लाग्यो नि जीवा मैले सोधेँ आँखा तिर्मेर आए दिमागले काम गरेन के भएर काम गरेन त अनि जीवाले भने म जेल जाँदाको नेपाल पुरानो थियो आउँदा नयाँ भएछ छ वर्षपछि म जेलबाट निस्कँदा नेपाल त महेन्द्रमय भएछ पञ्चायतमय भएछ महेन्द्र र पञ्चायती व्यवस्था बाहेक केही पनि सुनिन देखिन छोडेछ नयाँ नेपालको नयाँ चमकले मेरो आँखा तिर्मेर आए मन भरङ्ग भयो पेटमा चारा हुँदा र अटुट हाते खर्च हुँदा स्वतन्त्र जीवन स्वर्ग हुन्थ्यो नभए नर्क जेलबाट छुटेपछि मेरो माग्नेको गति भयो माग्नेको के स्वतन्त्रता के परतन्त्रता पञ्चायती नेपालमा सात सालको क्रान्ति र अठार सालको सशस्त्र आन्दोलनमा ज्यानको बाजी लाएर होमिएका म जस्ता काङ्ग्रेसहरू उपहास र तिरस्कारको पात्र भएछन् अभिभावक जस्ता बेला बेलामा सुका मोहर दिएर खनखाँचो टारिदिने बोध दादा जेलमै थिए अर्का थिए सुवर्ण शमशेर जो कलकत्तामा थिए भाइले पनि खनखाँचो पैसा दिन्थ्यो सात सालदेखि मेरो राजनीति धानिदिने उनीहरू नै थिए हाम्रा अरू नेताहरू कि जेलमा थिए कि निर्वाचनमा पञ्चायतमा लागेकाहरूले मात्र राम्रो बन्दोबस्त बाँधेका थिए रुद्रप्रसाद गिरी मन्त्री हुने र कमाउने दाउमा जनकपुर ओडाको चुनाव लड्दै थिए बेलैमा पञ्चायतमा लाग्ने हाम्रा साथीहरू धनकमाएर हामी जस्तासँग नबोल्ने भइसकेका थिए उनीहरू पञ्चायतलाई निर्विकल्प भन्न लागेका थिए मलाई भन्थे छोड यार बिपीका समाजवादी प्रजातन्त्रका कुरा अब आफ्नो आँखाले बिपीको सपना नदेख उनीले हेरुन् त्यो सपना उँभो लाग्नु छ भने महेन्द्रको दौराको फेर समाऊ म उनीहरूलाई मन थिएँ तर सुका मोहर माग्न तिनै कहाँ नपुगी सुख थिएन राजनीति भनेको गरी खाने होइन मागी खाने कि लुटी खाने धन्दा हो लुट्न नसक्नेले माग्छन् सत्तामा नपुगुन्जेल माग्छन् बन्दुक देखाएर माग्नु पनि लुट्नु हो सत्तामा पुगेपछि हाक्का हाकी लुट्छन् मैले सात सालपछि नेपाली काङ्ग्रेसको सपनाका समाजवादी प्रजातान्त्रिक कार्यक्रमहरूको सफल सञ्चालनले देश उँभो लाग्ने देखेको थिएँ त्यसका लागि लामै सङ्घर्ष गरेर आम चुनावमा सम्झौता गर्नु पर्यो सोह्र सालमा बिपीको नेतृत्वमा सरकार भनेपछि त्यो सपना सकार हुने मेरो बसेको देखेको थिएँ पन्ध्र सालको निर्वाचन परिणामले पनि त्यसै भनेको थियो सत्र सालमा राजाले सब उलटपुलट पारेपछि ती सबै सपना तुइए निराशाका बादलले गर्न लागे मेरा साराका सबै त्यहाँ चुडिएका थिए म जेलबाट सिधै घर आएँ रामेसापमा मैले धेरै युवकलाई काङ्ग्रेस बनाएको थिएँ बद्रीलालले धेरैलाई कम्युनिस्ट बनाएको थियो ती सबै पञ्च भएछन् जिल्लै अर्को भएछ मेरो घर परिवार पनि अर्कै भएछ आमा उस्तै रहेछन् अनुहारमा उमेरभन्दा निकै पहिले परेका पीडाका रेखा अझ गरिएका मेरो र बाको के कुरा नमिलेर त्यत्रो रणाको भयो मेरो कारणबाट बालाई कत्रो आघात भयो त्यो उनले कहिले बुझिनन् उनी धरती थिएन् सबलाई माया गर्थिन् कहिले कुना कुनै गुनासो पनि गरिनन् पूर्व दुई नम्बर तिन नयाँ जिल्लामा बाँडिएछ दोलखा रामेछाप र सिन्धुली उत्तरको दोलखा गोलो दक्षिणको सिन्धुली आयाताकार र बीचको सबभन्दा नमिलेको हलो आकारको भूभागलाई रामेछाप भनेछन् जिल्लाको नक्सा देखेर बैराग लाग्यो बिपी सूर्यप्रसाद उपाध्याय बोध दादाहरू पूर्व दुई नम्बरसँग पिता पुर्खाको सम्बन्ध भएका राष्ट्रिय नेता थिए उनीहरू पछिको म जिल्ला स्तरको नेता थिए तर अब मेरो पुछ समाप्त भएछ सात सालको क्रान्ति र अठार सालको सशस्त्र आन्दोलनका बेला मेरो नाम सुनेर रामेसापका मान्छे थर्कमान हुन्थे मलाई तन्नेरी बाघ भन्थे अब म बुढो स्याल भएछु मेरो भाइ प्रधान पञ्च भएछ भन्यो दाई अब यहाँ काङ्ग्रेसको बिउ पनि छैन कुनै जनाधार बाँकी छैन तपाईँ पनि पञ्चायतमा लाग्नुहोस् राजा भयो भने मन्त्री हुनुहुन्छ तपाईँका काङ्ग्रेस र कम्युनिस्टका क्रान्तिकारी जेलनेल भोगेका सङ्घर्ष गरेका नेताहरू पनि यो मेलोमा लागिसकेका छन् पञ्चायतमा लाग्नुभयो भने नाम पनि दाम पनि कमाउन सक्नुहुन्छ हाम्रो पनि कल्याण हुन्छ संसारीले मरिमेट्ने कुरा नाम दाम मान र यौन हो शक्ति सबैको मूल हो शक्तिको पनि मूल स्रोत राजसत्ता हो त्यसैले सबैले सत्ताको हारालोच गर्छन् यो मैले जीवनभरिको अध्ययन चिन्तन मनन र नेपाली राजनीतिको निकट अनुभवबाट निकालेको निष्कर्ष अनकण्टा अनकन्टार रामेछापदेखि संसारका सबै देश महादेशसम्मको यथार्थ पनि यही हो मैले भाइलाई भने तर म काङ्ग्रेसको दलगत राजनीतिमा लाग्दिनँ भन्ने कागज गरेर जेलबाट छुटेको मेरो स्वास्थ्य ठिक छैन मलाई ओखती गर्न अलिअलि खर्चको बन्दोबस्त हुन्छ कि भनेर आएको भाइले नम्र गरेर भएर भन्यो दाजु खेतीबाट खान पुग्दैन घर गृहस्थी चलाउन ज्यादै गाह्रो छ मैले बुझेँ ऊ पञ्चायतमा लागेर राम्रो राजनीतिज्ञ भएछ उसले भनेको अर्ध सत्य थियो धर्मसङ्कट पर्दा राजनीतिज्ञले पुरा सत्य बोल्नु हुँदैन राजधर्मको आचार संहिता विपरीत हुन्छ पञ्चायतमा किन लागिस् त मैले सोधेँ नलागेर के गर्नु त एक त काङ्ग्रेस भनेपछि सबैले खेदो गर्ने कुन दिन पक्राउ गर्छन् भन्ने सधैँको जगजगी त्यसमाथि यतिका वर्ष काङ्ग्रेसमा लागेर तपाईँले के पाउनुभयो दुःख र हन्डरसी आए तपाईँको पढाइ बिग्रियो जागिर खाने मेलो भएन परिवारसँग बस्न पाउनु भएन सर्वस्व सरकार लाग्यो पञ्चायतमा लागेर त दुई चार पैसा कमाउन पनि सकिन्छ मौका परि माथि जान पनि सकिन्छ जति माथि गयो उति कमाउने मेलो हुन्छ काङ्ग्रेसमा लागेर त सधैँ गयो सदाकाल पाहुना पाल्दा पार्टीलाई चन्दा दिँदा र तपाईँलाई खर्च गर्दा श्री सम्पत्ति सकियो पञ्चायतमा लागेर केही जोड्न सक्छु कि श्रुति सम्वेगमा अहिले तपाईँले सुनेको वाचन जगदीश घिमिरेको कृति सकसको वाचन छ सकसको वाचन आजलाई यहीँ स्थगित हुन्छ हामी यो आठौँ श्रृङ्खला आज पूरा गरेका छौँ अर्को साता नौ श्रृङ्खला लिएर फेरि मङ्गलबारको श्रुति सम्वेकमा उपस्थित हुने नै छौँ तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ शुभरात्री